हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा प्राविधिक कक्षबाट मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन आउने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म हामी उपस्थित हुनेछौँ र आजको यो सोमबारको बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्क गरिराखेका छौँ हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोक सङ्गीतको जानकारी दिन्छौँ र अन्य दिन हामी फरक फरक प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ आजको यो सोमबारको बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ र तपाईँहरूले नै रुचाउनुभएका तपाईँहरूले नै मन पराउनु पराउनुभएका लोकभाकाहरूलाई आज हामी कार्यक्रममा स्थान दिने गर्दैछौँ मिठा मिठा लोकभाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने क्रममा हामी जुटिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा सुमधुर भाका राख्न चाहन्छु भाका रहेको छ चुलेन्द्र पौडेल र सरस्वती लामिछानेको चढे चढे जवानी भन्ने भाका अबको क्रममा तपाईँको लागि भन्दा हिजो रमी हिजो भन्दा आज भरिएर होला वैसा भन्न थालिल्ला चढ्यो चढ्यो जवानी झरी कस्तो नै बस्न छँदै हिँड्छौ वरिपरि चढ्यो चढ्यो जवानी ख्याल गर है नि चढ्यो चढ्यो जवानी ख्याल गर है नानी चढ्यौ चढ्यौ है चढ्यो जवानी चुलेन्द्र पौडेल र सरस्वती लामिछानेको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजको यो सोमबारको बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई नचाउने अनि र हँसाउने रमाउने गर्ने कोसिस गरिराखेका छौँ र आजको यो कार्यक्रम लोकझङ्कारमा हामी भने मिठा मिठा लोकदोहोरी भाकाहरू बजाइराखेका छौँ फेरि पनि अर्को भाकालाई कार्यक्रम अगाडि राख्न चाहन्छु कृष्ण रेउले र जुन रिजाल काफ्लेको बिना स्वादैको भन्ने यो लोक भाका अब क्रममा तपाईँको लागि र यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छु सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघास र कार्यक्रम लोक झङ्कार छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादैको ठिक छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादको के माया लाउने हो बिना स्वादको आफै दिनु यो जनलाई कुरा गर्ने हो तै छोडेर के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादको के माया लाउने हो बिना स्वादको आफै दिनु यो तिम्रो नजर छलठ्याउने मिठो हाँसो नजर छलठ्याउने मै सोझलाई गफैले पट्याउने के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी सङ्गा जस्तै भएको छ मन सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्छ टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने हान्ने रोग लागिरहने छाती दुख्ने दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस प्लस टू पछि MBBS BSc AG BE nursing at ITI गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एच ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेड सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरुबुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा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 load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हो नि काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौँ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तिन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेसपा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnanagar एक school shutter Sauraha Chowk phone number शून्य छप्पन्न पाँच साठी सात सय चौबिस मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस अरे हो झुम्री छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु म ऊ छोरो त आयो भन्छु म होइन धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ नमस्कार खडानन्द गुरु नमस्कार नमस्कार लौ न गुरु मेरो यो गाडी जहाँ लागेर सर्भिस गरे पनि टल्किँदै टल्किएन मेरो हात हेरेर भनिदिनु पर्यो यो गाडीलाई कहाँ लग्यो भने न यहाँ जस्तै हुन्छ लौ न गुरु हरिओम नारायण नारायण काशी काशी हेर्न यो बच्चाको बुद्धि यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त यस्तो कुरो त सबैलाई थाहा छ नि खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाऊ न तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ सम्पर्क कङ्काली अटो वर्कसप खैरनी चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोप्राइटर कृष्ण विक मोबाइल अन्ठानब्बे शून्य छत्तिस त्रिसठी चार सय छैसठी कता हिँड्यौ वैदेशिक रोजगारीको प्रोसेसिङको लागि काठमाडौँ हिँडेको ठुल्दै ल किन जानु पर्यो काठमाडौँ रत्नगर आठ पुरानो कर्मचारी पेट्रोल पम्प सँगै रहेको श्री कृष्ण कन्सल्टेन्सीमा जाऊ न हजुर दुबईको तार मलेसिया साउदी अरब लगायत अन्य गल्फ कन्ट्रीहरूमा सुपथ मूल्यमा जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् सम्पर्क श्रीकृष्ण कन्सल्टेन्सी रत्नगर आठ पुरानो कर्मचारी पेट्रोल पम्प शिखर हार्डवेयरको माथि मोबाइल अन्ठानब्बे एक उनातिस चौसठी तिन सय दुई र अन्ठानब्बे चार पैँसठी चौवन्न सात सय अडतिस फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय छैसठी उमेर उन्नाइस पुगिसक्यो हाइट छ फुट छ पढाइ ब्याचलर ट्यालेन्टै छु तर एउटा गर्लफ्रेन्ड छैन अहिले त गर्लफ्रेन्ड छैन यस्तै थोत्रो बाइक चढ्दै हिँडिस् भने भोलि तेरो बिहे पनि हुँदैन मैले जस्तो रोयल इन्फिल्ड बुलेट बाइक चढ्नु पर्यो नि ए सागर तिमी यहाँ पो आज बुलेट चढाएर मलाई घुमाउन लाने भने होइन ओ साँच्ची हो त आज तिम्रै पालो हो नि ओके लेट्स मुभ ए कुरो यस्तो पो त्यसो भए म पनि हिँडेँ बुलेट किन्न रोयल इनफिल्ड बुलेट बाइकको चितवनको एकमात्र आधिकारिक विक्रेता यति अटोमोबाइल्स रत्नगर दुई टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय उनासाठी मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय साठी र अन्ठानब्बे एक बाहन्न शून्य तेइस बयानब्बे साथै हामी कहाँ फाइनान्सको सुविधा पनि उपलब्ध छ मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रम लोक झङ्कारमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहलसम्म र कार्यक्रम लोक झङ्कारको बसाइमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ हरेक दिन हामी हरेक प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ गर्दछौँ र आजको यो सोमबारको बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु रामजी खाँड अनि जानकी तारमी मगरको तरुणी कसो मैले गरुनी भन्ने भाका अब क्रममा तपाईँको लागि हजुर तराईमा बस्ने थारुनी भोटुमा बस्ने भोटिनी तराईमा बस्ने थारुनी पावरवाला चस्माले हेर्दा सबै देख्छु तरुणी मैले कसो गरुनी सबै देख्छु तरुनी मैले कसो गरुनी सबै देख्छु तरुनी मैले कसो गरुनी तरुणी तरुणी मैले कसो गरुनी सबै देख्छु तरुनी मैले कसो गरुनी तरुनी मैले कसो गर्ने रामजी खाँड अनि जानकी तारमी मगरको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजको यो सोमबारको बसाइमा भने भर्खरै बजारमा आएका लुकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तर्फमा हामी जुटिराखेका छौँ हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुनेछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र यिनै भाकाहरू प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म यतिखेरसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan dot com dot login गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री अर्जुन थापा मगर र निता गुरुङको सुमधुर आवाजमा सजिलो भागलाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट म दिवस मगर पनि बिदा हुन्छु नमस्कार पस्मिनाको त ढाकाबाट टोपी माया तिमलाई राखेको छु कलेज